छक्कै परे वर्ष पछि आज भेट्दा तिमीलाई छक्कै परे वर्ष पछि आज भेट्दा तिमीलाई यस्तो लाग्यो सानै रहेछ संसार यो सानै रहे छ संसार यो छक्कै परे वर्षौँ पछि आज भेट्दा तिमीलाई झै थारी फेरिएको पाए मेरो भनु चिनो मेटिएको पाए धेरै थारी फेरिएको पाए मेरो भनु चिनो मेटिएको पाए छक्कै परे वर्षौँपछि आज भेट्दा तिमीलाई यस्तो लाग्यो सानै रहेछ संसार यो सानै रहेछ संसार यो छक्कै परे वर्षौँपछि आज ارضى تميلا को संसार एउटा घुम्थ्यो सधैँ मेरो आँखा वरिपरि देख्छु आज कल्पना त्यो पोखिएको सबै भैमा वरी छक्कै परे वर्षौँ पछि आज भेट्दा तिमीलाई छक्कै परे वर्षौँ पछि आज भेट्दा तिमीलाई यस्तो लाग्यो सानै रहेछ संसार यो सानै रहेछ ಕಳಚಿ ಆಜಾ ಹಿಡ್ದ ತಿವಿಲಾ